जिन्दगी अवसर हो केही गरेर देखाऊ जिन्दगी सुन्दर चिज हो यसलाई सम्हालेर राख जिन्दगी प्रतिबद्धता हो पुरा गरेर देखाऊ जिन्दगी नदी हो सङ्लो र धमिलो प्रभाव नगरी बग्न सिक अनि जिन्दगी सल्ल बगेको पानी हो यसलाई बाँध बाँध्न सिक अनि मात्र ऊर्जा पाइन्छ नत्र भने नेपालको खोलानाला जस्तै त्यत्तिकै बगेर खेर जान्छन् हजुर जिन्दगीलाई सम्हालेर राख कविताको यसै भावनासँग अङ्कुसिएर हाम्रो सिर्जना डट कमको श्रष्ट चिनारीमा भीम माभुवाङ अर्थात् माभुवाङ कान्छाको साथमा छु गुराँस र सुनाखरी फुलको अधिराज्य जमाएर बसेका प्रकृतिको धनी गाउँमा हुर्किएका बढेका माभुवाङ कान्छा पल्टन घरभित्र हुने अनौपचारिक साहित्य कार्यक्रमतिर तिनी गुराँस र सुनाखरी खोल्दाको त्यो रमाइलो क्षणहरूलाई घरदेशबाट परदेशमा बस्दा मनभरि भक्कानो फुट्ने गरी भावनाहरू छछल्किँदा कविता र मुक्त मार्फत छचल्काउनुहुन्छ उहाँ आफूलाई साहित्यिक लेखन क्षेत्रको फाटमा जोरदारका साथ कलम चलाउन खोज्ने तर खोज्दा खोज्दै पनि समय र परिस्थितिले खटिर लागेर भिल्सेर ठेस लागेर हुन नसकेका अधिकल्च कवि भन्न रुचाउनुहुन्छ हजुर आजको यो बसाइमा उहाँलाई स्वागत गरौँ तपाईँको जिन्दगीको बारेमा सरसरी बताइदिनुहोस् न भीमा वाङजी ओके मैले अब मेरो व्यक्तिगत जीवनलाई आफ्नै भाषामा एउटा छोटकरीमा बयान गर्नु आजभन्दा झन्डै तेत्तिस वर्ष अगाडि पूर्वी नेपालको तेह्रथुम जिल्ला बसन्तपुर गाविस वडा नम्बर पाँचमा म एउटा मध्यमवर्गीय एउटा राजनीतिक पृष्ठभूमि भएको परिवारमा म जन्मेको थिएँ र म त्यसै सानो गाविसको भूगोलको उठेका समतल र दबेका धरातलहरूको उकाली ओह्राली आरोह र अवरोहहरूमा पैठी जुरी खेल्दै चौतारी र भन्ज्याङहरूमा डन्डीबियो खेल्दै वन जङ्गल पाखा पन्धेरीहरूमा चाहिँ गाई चराउँदै होइन सुसेली खेल्दै हाल्दै ऐसेली टिपी खाँदै अनि त्यहाँका छाँगा छरा खोला नालाहरूमा चाहिँ पौडी खेल्दै माछा मार्दै साथै वरिपरिका पहाड पर्वतहरूसँग चाहिँ सिगौरी खेल्दै र बसन्त ऋतुमा चाहिँ फुलेका गुराँसका फुलको सौन्दर्यहरूमा चाहिँ के रमाउँदै अनि दसैँ तिहारमा आफ्ना समकालीनहरूसँग चाहिँ देउसी भैलो खेल्दै वन जङ्गलमा हरियाली लेख बेसीसँग चाहिँ मिट लगाउँदै होइन वन्यजन्तु अनि त्यहाँ भएका चराचुरुङ्गीहरूसँग चाहिँ गीत गाउँदै मैले चाहिँ मेरो यौवन खाल अनि स्कुले जीवनहरू त्यो त्यसै ठाउँमा चाहिँ बिताएको थिएँ अनि यस्तै प्रकृतिको सेरोफेरोमा रम्दा रम्दै अनि खेल्दा खेल्दै थाहै नपाई चाहिँ मैले एउटा एसएलसी उत्तीर्ण पास गरिसकेछु होइन र त्यत्तिकैमा चाहिँ मेरो जीवनमा फेरि एउटा क्वाख पलाइसकेको रहेछ र वरिपरिका त्यो तन्नेरीहरूको चाहिँ एउटा लै लहमा अन्धाधुन्धमा चाहिँ सिङ्गापुर प्रहरी बल अन्तर्गत सिङ्गापुर गोर्खा दलमा चाहिँ भर्ती भइसकेको छ होइन र हिजो आज म हिजो आज भन्दै सिङ्गापुरमा पनि सोह्रौँ वसन्त पार गरिसकिएछ र अहिले हालमा म यसै गोर्खा दलमा चाहिँ कार्यरत छु र जसोतसो आजसम्म चाहिँ थेगिएको छु भन्नु पऱ्यो होइन र अहिलेसम्म जागिरसँग चाहिँ कुस्ती खेल्दै भए पनि एउटा मिठो नमिठो दुई छाक खाइ आफ्ना परिवारको लालन पालन र उनीहरूको नाङ्गो शरीर चाहिँ ढाक्न सकेको छु भन्दाखेरि केही फरक नपर्ला यो चाहिँ कहिलेदेखि साहित्य फाँटमा कलम चलाउन आरम्भ गर्नुभयो र के को प्रेरणाबाट तपाईँले चाहिँ साहित्य फाँटमा चाहिँ अगाडि बढ्नुभयो हो मैले साहित्य लेखन क्षेत्रमा चाहिँ औपचारिक रूपमा चाहिँ आठ कक्षा पढ्दै गर्दादेखि चाहिँ सुरुवात गरेको थिएँ र साहित्यतिर मलाई जागरुक गराउने त्यस्ता प्रेरणाको स्रोतहरू चाहिँ खासै थिएनन् भन्दा पनि म चाहिँ मेरै चाहिँ स्कुल जुन बसन्त माध्यमिक विद्यालयलाई चाहिँ म ठान्दछु होइन किनकि विद्यार्थीहरूको चाहिँ एउटा किताबी ज्ञान मात्र नभएर एक्स्ट्रा करिकुलर अथवा अरू क्षेत्रमा पनि एउटा बौद्धिक विकास होस् भन्नेको खातिर चाहिँ हाम्रो स्कुलमा चाहिँ प्रत्येक हप्ताको शुक्रबार चाहिँ साहित्य गोष्ठी कार्यक्रम हुन्थ्यो होइन जहाँ विशेष गरी माथिल्ला तहका छात्र छात्राहरूले चाहिँ विभिन्न खालका साहित्य सामग्रीहरू जस्तै कविता निबन्ध मुक्तकहरू वाचन गर्थे प्रस्तुत गर्थे अनि वाद विवादमा विभिन्न खालका शीर्षकहरूमा चाहिँ तर्क वितर्कहरू गर्थे र यिनै विद्यार्थीहरूको क्रियाकलापहरूलाई चाहिँ हेरेर सुनेर देखेर म पनि एउटा कविता मुक्तक लेख लेखहरू लेख्ने एउटा भावनाको विकास हुन थाल्यो र बिस्तारै मैले पनि कविताहरू लेख्न सुरु गरेँ र यसरी नै मैले चाहिँ साहित्य लेखन क्षेत्रमा चाहिँ सुरुवात गरेको थिएँ तपाईँले विद्यार्थी जीवनमा साहित्य प्रतियोगिताहरूमा भाग लि पुरस्कारहरू तपाईँले हात पारिसक्नु भएको छ मैले विभिन्न साहित्य प्रतियोगितातिर भाग लिएँ निकैवटा पुरस्कारहरू चाहिँ पाएको थिएँ र सबैभन्दा पहिला चाहिँ मैले एउटा कक्षा आठमा पढ्दै गर्दा एउटा आफ्नै स्कुल बसन्त मावि भन्ने शीर्षक कविता लेखेर चाहिँ दोस्रो स्थान प्राप्त गरी एउटा माने बुक चाहिँ ठुलो कापी मैले पाएको थिएँ यो कविता मैले मेरो विद्यार्थी जीवनमा गरेको ती उकाली ओह्राली किन अघि मैले भनिसकेँ म मैले चाहिँ स्कुल पुग्नको लागि केही उकालोहरूलाई चाहिँ मैले काट्नु पर्थ्यो फेरि ओह्रालो आउँदाखेरि भरे फेरि बिहान साँझ फेरि ओह्रालो झर्नु पर्थ्यो हो यस्तै उकाली ओह्रालीको त्यो क्षणहरूलाई चाहिँ आधार मानेर मैले रचेको थिएँ र अझै पनि मलाई त्यो कविताको अन्तिम हरफ याद आउँछ जुन तपाईँलाई म अहिले सुनाउनु पऱ्यो वसन्त मावि स्कुल धाउँदा पसिना धरर वसन्त मावि स्कुल धाउँदा पसिना धरर त्यही स्कुल पढी विद्वान बन्ने यो मेरो रहर त्यही स्कुल पढी विद्वान बन्ने यो मेरो रहर दोस्रो स्थान प्राप्त गरी पुरस्कार हात पार्दा कस्तो खालको महसुस भएको थियो अब मलाई एकदमै खुसी लागेको थियो भनौँ किनकि त्यो मेरो साहित्य क्षेत्रको पहिलो पुरस्कार थियो साथै यो पुरस्कारले चाहिँ मलाई जज यो पुरस्कार पाएदेखि चाहिँ अझ अरू धेरै कविता र साहित्य लेखन क्षेत्रतिर चाहिँ कलम चलाउन अझ अझ बढी मलाई चाहिँ प्रेरणा मिल्यो भन्नु पऱ्यो होइन र मैले त्यो पुरस्कार पाउने बित्तिकै घरमा गएर चाहिँ आमालाई देखाएँ आमा पनि बहुत प्रसन्न हुनुभयो अनि भरे बेलुका बाबा पनि अब होइन जिल्ला सदरमुकामबाट आइपुग्नुभयो जुन मैले दोस्रो स्थान प्राप्त गरी पुरस्कार जितेको कुरा चाहिँ आमाले अब बाबुलाई भन्नुभयो बाबु पनि एकछिन चकित भयो भएर चाहिँ पहिला चाहिँ भत्याउनु भएन अनि भरे चाहिँ तेरो कविता लेख तेरो पुरस्कारले त हेरौँ भनेर भन्नुभयो अनि मैले लगेर देखाएँ कविता र पुस्तक कविता र पाएको पुरस्कार एकैचोटिमा चाहिँ लगेर देखाएँ उहाँ पनि साह्रै खुसी हुनुभयो र उहाँ कतिको खुसी हुनुभयो भन्ने कुरा चाहिँ मैले गएको साल मात्रै मलाई पनि महसुस भयो किनकि मेरो छोरीले चाहिँ के वानबाट के टूमा जाँदा होइन नर्सरीबाट चाहिँ के वानमा जाँदाखेरि चाहिँ प्रथम भई चाहिँ एउटा सानो प्लेक अथवा सिल लिएर आएको थियो मलाई धेरै खुसी लाग्यो अनि मलाई मैले पनि त्यो पुरस्कार दिँदै बाउलाई देख्दाखेरिको क्षण मलाई याद हो यसरी चाहिँ अभिभावक अथवा आमा बाउ चाहिँ छोराछोरीको प्रगति देख्दाखेरि खुसी हुँदो रहेछन् भन्ने कुराले मलाई महसुस भयो त्यो प्रकृतिका धनी गाउँमा चाहिँ उठबस गरेर त्यहीँ त्यही जङ्गलभित्र चाहिँ दोहोरी खेलेका उठबस गरेका चटक्कै छडी सिङ्गापुर गोर्खा प्रहरी दलमा कति सालमा गर्नुभयो अब म चाहिँ सिङ्गापुर प्रहरी बल अन्तर्गत गोर्खा दलमा चाहिँ अङ्ग्रेजी तारिख इस्पी सम्बत उन्नाइस सय छ्यानब्बेमा होइन गाउँको गल्लादेखि लिएर क्षेत्रीय हुँदै केन्द्रीय छनौट जुन चाहिँ पोखरामा भएको थियो त्यहाँ पनि उत्तीर्ण भए चाहिँ म भर्ती भएको थिएँ उन्नाइस सय छ्यानब्बे सालमा चाहिँ यो गोर्खा कन्डिसन सिङ गोर्खा दलमा चाहिँ म भर्ती भएको थिएँ र भर्ती भएको पहिलो वर्ष नौ महिना चाहिँ विशेष गरेर यो नवसैन्य तालिम निकै कठोर अनि सङ्घर्षशील भएको थियो तर पनि आफ्ना नम्बरीहरूसँग चाहिँ रामको तालमा उड्दै होइन अनि सिटीको तालमा उड्दै उफ्रँदै वाच एन्ड सुटको हुकुममा सिङ्गापुरको विभिन्न चाँदमारीहरूको रेन्जहरूमा चाहिँ गोली हान्दै पुलाउट एकमतिर हाते गोलाहरू फाल्दै सिङ्गापुरको कोणधारी जङ्गलतिर चाहिँ आफ्नो अनुहारहरू रङ्गाउँदै दुश्मनलाई गुराउने चाहिँ विभिन्न खालका रणनीति कार्यनीतिहरू सिक्दा सिक्दै चाहिँ त्यत्रो नौ महिनाको कहाली लाग्दो तालिमको अवधि पनि पुरा गरि गरिएछ भन्नु पऱ्यो होइन र खाने मुखलाई जुवाले छेक्दैन भने चाहिँ त्यस्तो नौ महिनाको व्यस्त भन्दा पनि अति व्यस्त जीवनमा पनि मैले चाहिँ कविताहरू मुक्तकहरू एकछिन बेलुका समय पाएको बेला लेख्थेँ र प्रत्येक शनिबार चाहिँ हाम्रो त्यो तालिम केन्द्रमा चौतारी कार्यक्रम हुन्थ्यो जहाँ म मेरा कविताहरू चाहिँ प्रस्तुत गर्थेँ र प्रस्तुत गर्दाखेरि त्यो दिउँसैभरि एउटा ट्रेनिङले थाकेका नम्बरीहरू सापहरू गुर्जीहरूलाई चाहिँ एकछिन भए पनि थगाइ मेटिन्थ्यो जस्तो चाहिँ मलाई महसुस हुन्थ्यो र यसै कविता र मुक्तक भन्नेले त्यो तालिम केन्द्र भन्ने गरेको गर्दाखेरि होला मैले चाहिँ त्यो तालिम केन्द्र गरी नौ महिनामा चाहिँ मैले मुक्तकै भन्ने उपनाम पनि पाएको थिएँ हाम्रो गफलाई यहीँ एकछिन थाती राखेर कान्छा जी एउटा कुनै कविता वाचन गरिदिनुहुन्छ कि ओके म तपाईँलाई एउटा कविता सुनाउनु पर्यो र यो कविताको शीर्षक छ ए गाउँबाट पलायन भएका तन्नेरीहरू हो एकपटक त्यो गाउँलाई फर्किरहेर त यो कविता चाहिँ मैले अहिले नेपालका विभिन्न गाउँ क्षेत्रबाट अविरल रूपमा चाहिँ विदेशिएका युवाहरूको लहरलाई देख्न नसकी साथै कोही चाहिँ होइन विदेशमा गएर नफर्की उतै बस्ने प्रविधिहरूलाई देखेर अनि त्यो तन्नेरी र युवाहरू बेगरको चाहिँ त्यो शून्य गाउँलाई देखेर मेरो मनमा सिर्जिएको कविता हो होइन र खास मेरो यो कविताको मूल मन्त्र अथवा उद्देश्य पनि यसरी पलायन भएका युवाहरूलाई गाउँ फर्की चाहिँ आफ्नै गाउँ देशमा रमाउँ रमाउँ भन्ने र म पनि हुन त विदेशमा छु तर अवश्य एक दिन स्वदेश फर्की आफ्नै परिवेशमा रहनेछु होइन यति भन्दै म तपाईँलाई चाहिँ एउटा कविता चाहिँ वाचन गर्नु पर्यो र यो कविताको शीर्षक हेर्नु मैले भने ए गाउँबाट पलायन भएका तन्नेरीहरू एकपटक त्यो गाउँलाई फर्किएर हेर त ए गाउँबाट पलायन भएका युवा हो एकपटक त्यो गाउँलाई फर्किएर हेर त जहाँ तिमी आमाको कोखबाट ओर्ली बिनायोको रिङटिङ रिङटिङ सङ्गीतसँगै हुर्क्यौ सप्त रङ्गी सपना बुन्दै रमाइला बसन्तहरू पार गर्यो भन्ज्याङ र चौतारीहरूमा दौतारीहरूसँग खेल गर्दै सूर्यमुखी फुल झैँ सुन्दर भविष्यको कल्पना गर्यो अनि त्यही गाउँमा बर्सातको झरी र हिउँदको धुलोसँग लडीबडी गर्दै गाउँ र बेसीसँग गहिरो मितेरी लगायो जीवनभर अविरल माया दिने आमा बाबाको रहर पुरा गर्ने प्रतिज्ञा गर्यो धर्मपत्नीको चाहनाहरू पुरा गर्ने दृढ अठोट गर्यो भावी सन्ततिहरूको आशाका प्रतिबिम्बहरू खडा गर्यो सुख र समृद्धशाली गाउँ बनाउने बाचा गर्यो तर खोइ ती तिम्रा कसमहरू कता हराए आज कुहिरोमा काग हराए झैँ तर खोइ ती तिम्रा बाचाहरू कता गए पानी ढुङ्गाले पाइला मेटे झैँ तर खोइ तिम्रा सङ्कल्पहरू कता बिलाए बालकको हातमा आइसक्रिम बिलाए झैँ कतै ती तिम्रा कर्मशील हातहरूमा विदेशी हात गरी त लागेनन् कतै तिम्रा ती सगरमाथा बोकी हिँड्ने खुट्टाहरूमा विदेशी काँडा त भिजेन कतै तिम्रा ती राष्ट्रप्रेमको भावना बोकी हिँड्ने छातीमा पराएको लात त परेन तर जे होस् विडम्बना आज त्यो गाउँ तिम्रै पर्खाइमा बसिराखेको छ सारा बस्तीहरू तिम्रै आगमन टुलु टुलु हेरिरहेछन् हिमाल र प्रकृतिका सुन्दर फाँटहरू रङ्ग फेरि फेरि तिम्रै स्वागत गरिरहेका छन् नदी नाला र हिम श्रृङ्खलाहरू गुन्जन्दै तिम्रै स्वागत भाषण गरिरहेका छन् राके र पञ्चमी बजारहरू तिम्रै अनुपस्थितिमा छटपटाइरहेका छन् जुन किरीहरू धिप धिप बत्ती बाल्दै अँध्यारोमा पनि तिमीलाई खोजिरहेछन् कोइली र न्यावल पनि मिठो स्वरमा घर फर्की आऊ भनिरहेछन् त्यसैले फर्क जाऊ कलम समाऊ के गर्छु भन्ने सङ्कल्प बनाऊ किनकि तिमीले त्यो गाउँमा परिवर्तनको सुनामी ल्याउनु छ विदेशमा सिकेका ज्ञानका थोपाहरूले विकासको मूल फुटाउनु छ अनि मङ्गलानमा जानेका सिप र कलाहरू त्यो गाउँमा रोप्नु छ विदेश जानलाई ताती लाएका तन्नेरीहरूलाई राष्ट्रप्रेम ज्ञान दिलाउनु छ पहाड पर्वतहरू फोरी आफ्नै माटोमा मोती फुलाउनु छ पहाड पर्वतहरू फोरी आफ्नै माटोमा मोती फुलाउनु छ समग्रमा भन्ने हो भने त्यो गाउँलाई आज तिम्रै नेतृत्वको खाँचो छ तिम्रै नेतृत्वमा त्यो गाउँ छटपटिरहेको छ माउकाङ्क्षाको कविताहरू विशेष गरी मातृभूमि राष्ट्रप्रेम सम्बन्धी बढी चासो भएको पाइन्छ किन यस्ता खालका कविता तपाईँ सिर्जना गर्नुहुन्छ किनकि म <coughs> या त भाग्यले अर्थात् एउटा बाध्यताले यसरी लामो समयसम्म प्रवासी हुनु परे पनि होइन आउँदा युवा पिँढीहरू चाहिँ एउटा आउँदा जेनेरेसनहरू यसरी विदेशतिर नभाषी हुन् र जो भाषिसकेका युवाहरू छन् तिनीहरू पनि एउटा आफ्नै गाउँ ठाउँ कुना कन्दरातिर गएर पछाडि पछाडिएका यो थुप्रै गाउँलेहरूलाई डोर्याएर एउटा प्रगतिको पथमा लैजाउन् जस्तो मलाई लाग्छ साथै आफ्नै गाउँठाउँमा रहेका स्रोत र साधनहरूलाई चाहिँ प्रयोग गरेर होइन त्यो गाउँठाउँको चाहिँ विकास गरौँ जस्तो मलाई चाहिँ लाग्छ र अर्को कुरा सायद निकै वर्ष एउटा प्रवासमा बस्नु परेकोले होला <clears throat> आफ्नो गाउँघर कान्ला कुन्लीहरूको यादले घरिघरि बहुत ग्रस्त पार्छ र म जस्तै कुनै कारणवश या बाध्यतावश विदेशिएका चाहिँ नेपाली नागरिकहरू पनि यसरी नै मातृभूमिको यादहरूले छटपटाइरहेका होलान् जस्तो मलाई लाग्छ जस्तै उदाहरणको लागि <clears throat> खाडी मुलुकहरूमा पचास डिग्रीको मरुभूमिको रापमा काम गर्दाखेरि त्यो तिम्रो त्यो हाम्रा दाजुभाइहरूलाई चाहिँ ती हाम्रो देशका शीतल छाँगा हामी छहरा छहारी र चौतारीहरूको शीतल पवनलाई कति सम्झिँदो होला यस्तै गरेर त्यो भुटेको मकै र भटमासको बासना अनि कोदोको जाँड र महीको कति प्यास आउँदो होला कति प्यास लाग्दो होला अनि बारीमा फलेका त्यो हरियो काँक्रा आलु चा अनि आलु बखडाहरूलाई सम्झेर कति चाहिँ ऱ्याल चु चुला चुहाउँदो होलान् होइन कति थुक निल्दो होलान् हुन पनि एउटा प्रसिद्ध नाटककार बालकृष्ण सामले एउटा विदेशी स्याउ भन्दा स्वदेशी च्याउ नै मिठो भने जस्तै जसलाई पनि एउटा आफ्नै गाउँठाउँमा भएको उत्पादनको चाहिँ अवश्य मिठो अनि राम्रो लाग्छ हो यस्तै कुराहरूले मेरो मनमा यस्तै कुराहरू चाहिँ मेरो मनमा केन्द्रित रहेको कारणले गर्दाखेरि प्रायः जसो मेरा कविताहरू चाहिँ आफ्नै भूगोल गाउँठाउँ र पहाड पर्वत उकाली ओह्रालीहरूलाई केन्द्रबिन्दु बनाएर चाहिँ सिर्जना भएका हुन्छन् मगवाङ मगवाङ कान्छालाई गाउँको चरण यादले सताउँदा तपाईँको अन्तर्मनमा च्वास्च च्वास्द घोज्दा तपाईँले लेखेका केही कविताहरू भएमा यसो फेरि कुनै कविता वाचन गर्नुहुन्छ ओके खासै लामो लामो हरफहरू त छैनन् तर केही छोटा हरफहरू छन् होइन जुन चाहिँ म तपाईँलाई अब चाहिँ प्रस्तुत गर्नु पऱ्यो लाली गुराँसको राजधानी तिन्जुरे डाँडा त्यसको गाउँ त्यसको काखमा मेरो गाउँ लाली गुराँसको राजधानी तिन्जुरे डाँडा त्यसको काखमा मेरो गाउँ सबैको मन लोभ्याइदिने बसन्तपुर यसको नाउँ सबैको मन लोभ्याइदिने बसन्तपुर यसको नाउँ चिसो मौसम तातो तोङ्बा पहिचान त्यो गाउँको चिसो मौसम तातो तोङ्बा पहिचान त्यो गाउँको दुई हात जोडी स्वागत गर्छ नभनी कुनै ठाउँको अनि मेरो गाउँदेखि चाहिँ अलिक तल फेरितिर ठुला ठुला चाहिँ सल्लाहकारीहरू छन् त्यो सल्लाहकारीतिर चाहिँ ठुल्ठुला बाँदर ढेडुहरू हुन्थे र तिनीहरूलाई चाहिँ हामीले चाहिँ केटाकेटीमा चाहिँ मिलेर चाहिँ हामी बाँदरहरू धपाउँथ्यौँ खेदाउँथ्यौँ र त्यही सल्लाहघारीमा सुकेका सल्लाहका पातमा सिलिचिप्ली खेल्दै त्यहाँदेखि तल त्यो त लम्बु खोला र परिया खोलाको दोभानतिर हामी झर्थ्यौँ अनि पौडी खेल्थ्यौँ त्यहाँ माछा मार्थ्यौँ हो यस्ता क्षणहरूलाई सम्झेर पनि मेरा कविताहरू सिर्जना भएका छन् जुन पनि म तपाईँलाई फेरि प्रस्तुत गर्नु पर्यो म कुदाउँथेँ बाँदर त्यो सल्लाह घारी घारी म कुदाउँथेँ बाँदर त्यो सल्लाह घारी घारी कति मलाई खोज्दा हुन् ती बाँदर आज आँसु झारी झारी कति मलाई खोज्दा हुन् ती बाँदरहरू आज आँसु झारी झारी त्यो लम्बु खोला त्यो परेवा खोला कति पौडी खेल्नु आउँदैन भन्दो होला त्यो लम्बु खोला त्यो परेवा खोला कति पौडी खेल्नु आउँदैन भन्दो होला र म र मेरा समकालीन सहपाठीहरू चाहिँ र स्कुल लाग्ने समय अर्थात् स्कुल लाग्ने सिजनतिर चाहिँ हामी स्कुलको पुग्नको लागि चाहिँ निकै विकट उकालोलाई छिचोलेर होइन स्कुल पुग्नु पर्थ्यो र भरै पढिसकेपछि फेरि साँझ फेरि ओह्रालो घर फर्किनु पर्थ्यो अनि बसन्त ऋतुतिर हामी हिँड्ने बाटोमा चाहिँ लाली गुनासहरू चाहिँ लटरम्म फुलिरहेका हुन्थे हामी त्यो फुलहरूलाई टिप्दै र यही फुलसँग रमाउँदै अझ फागु पूर्णिमातिर चाहिँ यही फुलको रङ्गले हामी चाहिँ अनुहारहरू रङ्गाउँदै घर झर्थ्यौँ अनि घरमा हामी आइपुग्दा चाहिँ परिवारको सदस्यहरूलाई चाहिँ हाम्रो रातो अनुहार देखेर बाँदर बाँदर पनि भन्थे हो यस्तै परिवेशहरूलाई यो यस्तै क्षणहरूलाई यस्तै ठाउँहरूलाई सम्झेर चाहिँ फेरि मेरो कविता भरफहरू चाहिँ मेरो मस्तिष्कबाट नै फुत्त फुत्त निस्किन्छन् जुन पनि तपाईँलाई म प्रस्तुत गर्नु पर्यो बिर्सिसके होलान् मेरा पाइलाको महसुस गर्न ती ओह्रालीहरूले बिर्सिसके होलान् मेरा पाइलाको महसुस गर्न ती ओह्रालीहरूले छोडिसके होलान् मेरा पसिनाको स्पर्श पाउन ती कालीहरूले छोडिसके होलान् मेरा पसिनाको स्पर्श पाउन ती कालीहरूले भुलिसके होलान् मेरा सुसेली र सुस्केराहरू ती चौतारीहरूले भुलिसके होलान् मेरा सुसेली र सुस्केराहरू ती चौतारीहरूले बिर्सिसके होलान् भन्ज्याङको लुकामारीहरू ती मेरा दौतारीहरूले बिर्सिसके होलान् भन्ज्याङको लुकामारीहरू ती मेरा दौतारीहरूले रिसाइसके होलान् लाली गुराँस फुलहरू खोइ हाम्रो सौन्दर्यको बयान भनेर रिसाइसके होलान् लाली गुराँस फुलहरू खोइ हाम्रो सौन्दर्यको बयान भनेर पर्खिरहेका होलान् ती सबै प्रकृतिहरू मलाई कहिले आउला भन्दै आउँला गनेर पर्खिरहेका होलान् ती सबै प्रकृतिहरू मलाई कहिले आउला भन्दै आउँला गनेर यसरी म सिङ्गापुरमा बसे पनि म हुर्केको पढेको सेरोफेरोमा रहेका त्यो प्रकृतिहरूले त्यत्तिकै खोजिरहेको होलान् जस्तो मलाई भान हुन्छ र मलाई कहिले तिन वर्ष पुगी छुट्टी भएर ती प्र प्रकृतिहरूको फेरि एकचोटि चाहिँ दर्शन गर्न पाऊँ जस्तो चाहिँ मलाई लाग्छ प्रकृतिको धनी जुन चाहिँ तपाईँको तिनजुरे जुन तिनजुरे चाहिँ तपाईँको गुराँसको साम्राज्य फैलेर चाहिँ फुलेको हुन्छ त्यो घारी चाहिँ त्यो घारीभित्र चाहिँ तपाईँ चाहिँ अब गाई बाख्रा चराउनु जा जानुहुन्थ्यो त्यस्तै चाहिँ विगतमा त्यो जाँदा अनि त्यो अहिले चाहिँ त्यो विगत क्षणहरूलाई सम्झँदा त्यो तिनजुरेको बारेमा केही कविताहरू अहिले लेख्नु भएको छ अवश्य अब साँच्चै भन्ने हो भने कविता कविताको मुख्य स्रोत भनेकै प्रकृति हुन् यस्तै प्रकृतिहरूलाई चाहिँ आधार मानेर चाहिँ अब धेरै लेखकहरूले कविता लेख किताब उपन्यासहरू लेखेका छन् र मैले पनि तिनजुरी डाँडामा फुल्ने चौतिस थरीका लालीगुँरास त्यसका गगन चुम्बी उठेका पहाडहरूलाई देखेर निकै कविताहरू रचे रचना गरेको थिएँ र ती सबै कविताहरू मसँग चाहिँ छैनन् मात्र एउटा चाहिँ छ होइन जुन चाहिँ मैले यसको रमणीय रूप साथै एउटा यस्तो पर्यटकीय स्थान भएर पनि सरकार र त्यहाँका चाहिँ स्थानीयहरूले चाहिँ त्यति चासो नदेखाएको हुन त केही अन्तर्राष्ट्रिय आइएनजिओहरूले चाहिँ चासो देखाएका छन् र पनि त्यति सिरियस त्यति गहिरिएर चाहिँ देखाएको छैन त्यति गहिरिएर चाहिँ अब त्यसको लागि चाहिँ त्यसको विकासको लागि चाहिँ पाइला चालेको चाहिँ छैन र त्यो स्थानलाई होइन त्यो स्थानलाई चाहिँ सरकारले ध्यान दिएर एउटा त्यहाँ पुग्ने यातायातको पूर्वाधारहरू एउटा होटल व्यवस्था व्यवस्थापनहरूको चाहिँ एउटा व्यवस्था गरेको भए चाहिँ सायद त्यो ठाउँ एकदम एउटा पर्यटक स्थल बन्थ्यो होला र त्यहाँका स्थानीयहरूले चाहिँ एउटा रोजगारको मौका पाउँथ्यो होला साथै तिनीहरूको एउटा जीवन स्तर पनि माथि आउँथ्यो होला तर यी सबै चाहिँ हुन सकेनन् त्यस कारणले गर्दाखेरि हो यस्तै हुन नसकेको एउटा सरकार र स्थानीयलाई चाहिँ एउटा व्यङ्ग्यात्मक रूपमा चाहिँ व्यङ्ग्य हान्नको रूप लागि चाहिँ मैले एउटा सानो कविता रचेको छु साथै यो तिन्जुरेले चाहिँ अब प्रत्येक शिशिरमा वसन्तमा बिहान बेलुका चाहिँ यसको रूप रङ्ग फेर्ने गर्छ किनभने अब शिशिरमा हिउँले सेतै हुन्छ भने अब बिहान बेलुकी त्यो घामको किरणले यो पहेँलै हुन्छ साथी अब गुराँस फुल्ने बसन्त ऋतुमा यो चाहिँ अब दुलै चाहिँ बन्छे हो यस्तै यसको रूप रङ्गहरूलाई देखेर चाहिँ मैले एउटा कविता लेखेको छु जुन चाहिँ तपाईँलाई म फेरि प्रस्तुत गर्नु पर्यो <clears throat> हरेक बसन्तमा मण्डपमा सजिएकी दुलै चाहिँ पहिरन लगाएर बस्थे तिन्जुरे हरेक बसन्तमा मण्डपमा सजिएकी दुलै चाहिँ पहिरन लगाएर बस्थे तिन्जुरे पर्यटक बनी दुलाहरू आउला भन्दै टुलु टुलु हेरी हेरिबस्थे तिन्जुरे पर्यटक पनि दुलाहरू आउला भन्दै टुलु टुलु हेरी हेरिबस्थे तिन्जुरे चौतिस थरीका लाली गुराँसको दोकान थापी ग्राहकहरूको पर्खाइमा बस्थे तिन्जुरे चौतिस थरीका गुराँसको दोकान थापी ग्राहकहरूको पर्खाइमा बस्छ तिन्जुरे बिना मूल्य सुन्दर फुलहरू पाइन्छ भन्दै विज्ञापन गरिरहेछ तिन्जुरे बिना मूल्य सुन्दर फुलहरू पाइन्छ भन्दै विज्ञापन गरिरहेछ तिन्जुरे हरेक शिशिरमा सेतो घुम्टोडी लजाउँदै आँखा झिम्क्याइरहेछ तिन्जुरे हरेक शिशिरमा सेतो घुम्टोडी लजाउँदै आँखा झिम्क्याइरहेछ तिन्जुरे अनि विशाल शान्त छाती खोली अङ्गालोमा आऊ भनिरहेछ तिन्जुरे विशाल शान्त छाती खोली अङ्गालोमा आऊ भनिरहेछ तिन्जुरे बिहानीको मिरमिरे र गुधुली साँझमा पहेँलाई गहना लगाएर बस्छ तिन्जुरे बिहानीको मिरमिरे र गुधुली साँझमा <clears throat> पहेँलाई गहना लगाएर बस्थे तिन्जुरे अनि चिसो बतासँगै सन्देश पठाउँदै लैजाऊ मलाई भन्छ तिन्जुरे अनि चिसो बतासँगै सन्देश पठाउँदै लैजाऊ मलाई भन्छ तिन्जुरे तर विडम्बना न त गाउँले बुझे यसका इसाराहरू न त राष्ट्रले बुझ्यो यसका आह्वानहरू आखिरी लम्बु खोलाको पानी चाहिँ त्यत्तिकै खेर गए यसका जवानीहरू आखिरी लम्बु खोलाको पानी चाहिँ त्यत्तिकै खेर गइरहेछन् यसका सुन्दर जवानीहरू अन्तिममा माउवाङ कान्छाजी तपाईँको इमेल एड्रेस र प्रवासमा बस्ने नेपाली दाजुभाइहरूलाई केही सन्देश छाड्नुहुन्छ अब मेरो इमेल एड्रेस चाहिँ भीम उन्नाइस at the rate dot com dot SG हो र म प्रवासमा बस्ने दाजुभाइ दिदीबहिनीहरू जति पनि विदेशतिर बसेका हाम्रा नेपाली नागरिकहरूलाई चाहिँ म यो सन्देश भन्न चाहन्छु कि जुन संसारका जुनै ठाउँ जुनसुकै इलाका होइन भन्नाले एउटा सातवटा महादेशमा एउटा जुनसुकै महादेशमा भए पनि आफ्नो एउटा मातृभूमि जुन हाम्रो एउटा नेपालको मोटो पनि छ जननी जन्मभूमि स्वर्गदीप सरी भन्छ नि वाल्मिकीले जुन भन्ने कुरा हो त्यही सम्झेर त्यही मोटो एउटा त्यही मन्त्रलाई चाहिँ सम्झेर विदेशमा भए पनि त्यहाँका त्यहाँ चाहिँ सिप कलाहरू सिकेर चाहिँ आफ्नो माटो आफ्नै धरती आफ्नै गाउँमा चाहिँ ल्याएर रोप्नु र आफ्नै गाउँप्रति चाहिँ संवेदनशील भएर त्यहाँ चाहिँ एउटा चेतनाको विकास साथै अरू विभिन्न खालको विकासहरूको चाहिँ मूल फुटाउँ जस्तो चाहिँ मलाई लाग्छ र त्यही गरौँ जस्तो चाहिँ मलाई लाग्छ धन्यवाद म कान्छेजी धन्यवाद